हाम्रो घर हजुर गएदेखि साँच परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा नयाँ युगको नयाँ आवाज रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्जमा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज अचेल हर दिन हर रात यही कुरा सोचिरहन्छु अचेल हर दिन हर रात यही कुरा सोचिरहन्छु इच्छा आकाङ्क्षा किन हुन्न पुरा सोचिरहन्छु अचेल हर दिन हर रात यही कुरा सोचिरहन्छु इच्छा आकाङ्क्षा किन हुन्न पुरा सोचिरहन्छु मलाई फेरि फर्कन मन छ त्यही बालपनमा मलाई फेरि फर्कन मन छ त्यही बालापनमा बुढो भई फेरि किन हुन्न भुरा सोचिरहन्छु इच्छा आकाङ्क्षा किन हुन्न पुरा सोचिरहन्छु श्रीमानको मृत्युपछि हर नारीको सिउँदोमा श्रीमानको मृत्युपछि हर नारीको सिउँदोमा किन हुन्न सिन्दुर र हातमा चुरा सोचिरहन्छु इच्छा आकाङ्क्षा किन हुन्न पुरा सोचिरहन्छु देखावटी सहानुभूति र मुखमा राम राम जपी देखावटी सहानुभूति र मुखमा राम राम जपी किन बोक्छन् त बगलीमा छुरा सोचिरहन्छु इच्छा आकाङ्क्षा किन हुन्न पुरा सोचिरहन्छु बजार गएको बुबा अझै घर फर्किएको छैन बजार गएको बुबा अझै घर फर्किएको छैन कसरी भए बालबच्चा ती टुहुरा सोचिरहन्छु अचेल हर दिन हर रात यही कुरा सोचिरहन्छु इच्छा आकाङ्क्षा किन हुन्न पुरा सोचिरहन्छु इच्छा आकाङ्क्षा किन हुन्न पुरा सोचिरहन्छु सुनकोशी गाउँपालिका सिन्धुलीका मित्र कृष्ण कुसुमको यही गजल सँगसँगै नमन साथै गजली अभिवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन बयासिौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुठुभरि देशको माया बोकेर गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथवर र पारिका प्राविधिक शाखा शरद सागर देवकोटाको साथमा उपस्थित भएको छु रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहर्ज र सामाजिक सञ्जाल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुञ्जको उत्पादनमा रहेको कार्यक्रम गजलपुञ्ज तपाईँले इन्टरनेटका माध्यमबाट हाम्रो पात्रोमा गएर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत विश्वभर यतिखेर सँगै श्रवण गर्दै हुनुहुन्छ हामी कार्यक्रम गजल गजलपुञ्जमा अनुजदेखि अग्रजसम्मका स्रष्टाहरूको गजल वाचन गर्छौँ भने बिच साङ्गीतिक गजलको शैली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउने प्रयास गरिरहेका हुन्छौँ नेपाली गजल विकास र उत्थानका निम्ति एउटा पृथक कार्यक्रम गजल गजलपुञ्ज साङ्गीतिक गजलले सङ्गीतमै हुन्छन् भने शाब्दिक गजलहरू वाचन हुन्छन् रेडियो कार्यक्रम गजल गजलपुञ्जमा हामी कार्यक्रम गजल गजलपुञ्जमा कहिले सामाजिक सञ्जालमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ भने कहिले तपाईँहरूले पठाउनुभएका पत्रमा प्राप्त भएका गजलहरू वाचन गर्ने गर्दछौँ त कहिले हामीले तपाईँहरूले पठाउनुभएका स्रष्टा विशेषका लागि पठाइएका गजलहरू वाचन गर्छौँ त कहिले कुनै स्रष्टासँग प्रत्यक्ष कुसारी गर्ने प्रयास गरिरहेका छौँ आज भने मैले एकजना स्रष्टाका गजलहरू लिएर आएको छु स्रष्टा विशेषमा रहेर उहाँ को हुनुहुन्छ त उहाँका गजलहरू के कस्ता रहेका छन् उहाँको बारेमा यावत जानकारी जानकारी दिने नै छु त्यसपूर्व गजलपुञ्जको दैलो गान चाहन्छु यो साङ्गीतिक गजलबाट कृष्ण हरिबरालको शब्दमा रामतुलले तबलामा साथ दिनुभएको छ सुभाष गमको स्वर सङ्गीतमा भर पर्दो छैन यो सहर आँखैमा लुका मायालु दुनियाँको लाग्ला नजर आँखैमा लुका मायालु यो अत्यन्तै मर्मस्पर्शी र शृङ्गारिक धारमा रहेको साङ्गीतिक गजलबाट आजको गजल पुञ्जको उदैलु गर्न चाहन्छु आँखैमा लुका मायालु घर पर्दो छैन यो सहर भर पर्दो छैन यो सहर आँखैमा लुका भर पर दो भर पर दो भर पर दो छैन यो सहर आँखैमा है नजर को लागला है नजर आँखै मालुका आँखै मालुका मायालु घर पर halu दो घर घर छैन आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेगार्ज र हामीलाई इन्टरनेटका माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत श्रवण गर्दै हुनुहुन्छ यतिखेर मलाई आफ्नो सृजनशील हस्तपुञ्जहरू सल्भलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ प्राविधिक सखा शरद सागर देव कोटाले भने म छु आवाजमा गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथवर आज हामी स्रष्टा विशेषमा रहेर सुनकोशी गाउँपालिका सिन्धुलीका मित्र कृष्ण कुसुमका गजलहरू लिएर आएका छौँ उहाँको बारेमा हामीले धेरैभन्दा धेरै जानकारी आजको विषयमा दिनेछौँ त्यसपूर्व आजको गजलपुञ्जको यो पहिलो यो पहिलो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु चोटै चोटले दिल टुक्रेर छेद विच्छेद भएको छ चोटै चोटले दिल टुक्रेर छेद विच्छेद भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ चोटै चोटले दिल टुक्रेर छेद विच्छेद भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ ऊ रमेको भौगोलिक तरलभित्र मेरो मनलाई ऊ रमेको भौगोलिक तरलभित्र मेरो मनलाई वायुको प्रभावसँगै जान पनि जफत भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ खुल्ला आकाशमा रम्ने चरी पिँजडाभित्र राखी खुल्ला आकाशमा रम्ने चरी पिँजडाभित्र राखी कसरी भन्न मिल्छ उसलाई हिफाजत भएको छ कसरी भन्न मिल्छ उसलाई हिफाजत भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ आज अरू कसैको राज छ म बसेको दिनभित्र आज अरू कसैको राज छ म बसेको दिनभित्र तर उनको सम्झना मलाई अनबरात भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ बाडुल्कीसँगै कृष्ण कुसुमलाई याद नपठाऊ बाडुल्कीसँगै कृष्ण कुसुमलाई याद नपठाऊ बिर्सु भन्छु घरिघरि सम्झिरहने आदत भएको छ चोटै चोटले दिल टुक्रेर छेद विच्छेद भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ आदरणीय गजल मनहरू चोटै चोटले दिल टुक्रेर छेद विच्छेद भएको छ चल्न छाड्यो धड्कन मुटु हिरासत भएको छ दिल कसैको कब्जामा भएको छ यहाँनिर र त्यही दिलमा आफ्नो मुटु हिरासतमा कैदी भएको छ बन्दी भएको छ मुटु र कसैले त्यही भित्र टुक्रा टुक्रा छिया छिया पारिदिएको छ र कारुणिक शब्द लेख्न बाध्य हुनुभएको छ कृष्ण कुसुम व्यवसायमा आज हामीले स्रष्टा विशेषमा रहेर सुनकोशी गाउँपालिका सिन्धुलीका मित्र कृष्ण कुसुमका गजलहरू लिएर उपस्थित भएका छौँ दुई हजार छ्यालिस साल आठ महिना एक्काइस गते बुबा रामजी थापा मगर र आमा टिका कुमारी थापा मगरको कोखबाट जन्मनुभएका कृष्ण कुसुम आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा हुनुहुन्छ यो बसाइमा म पुनः कृष्ण कुसुमको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु विजय गाथा गढ़ी दरबार सिंधुली कुशान विजय गाथा गढी दरबार सिंधुली कुशान प्रख्यात छ रसिलो जुनार कुशान सुनकोशी को रैप्टिंग ऐतिहासिक दरबार सुनकोशी को रैप्टिंग ऐतिहासिक दरबार पर्यटकीय स्थल सदाबहार सिंधुली सान प्रख्यात छ रसिलो जुनार सिन्धुलीको सान महाभारतको काखमा नागबेली बिपी हाइवे महाभारतको काखमा नागबेली बिपी हाइवे एसियाकै नमुनाको सङ्घार सिन्धुलीको सान प्रख्यात छ रसिलो जुनार सिन्धुलीको सान कुशेश्वर महादेव कमलामाई धार्मिक स्थलहरू कुशेश्वर महादेव कमलामाई धार्मिक स्थलहरू सिद्ध बाबा काली देवीको प्यार सिन्धुलीको सान प्रख्यात छ रसिलो जुनार सिन्धुलीको सान प्राकृतिक सम्पदाले भरिपूर्ण यसै माछा गौरव प्राकृतिक सम्पदाले भरिपूर्ण यसै माछा गौरव भौतिक सुन्दरताको झन्कार सिन्धुलीको सान विजय गाथा गढी दरबार सिन्धुलीको सान प्रख्यात छ रसिलो जुनार सिन्धुलीको सान प्रख्यात छ रसिलो जुनार सिन्धुलीको सान अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ कृष्ण कुसुमको यो उहाँको जन्मस्थल जन्म ठाउँको बारेमा वर्णन गर्दै कोरिएको अत्यन्तै मिठो गजल सिन्धुलीको बारेमा परिचय दिन खोजिएको थियो यस गजलमा अत्यन्तै मिठा गजलहरू कोर्नुहुन्छ प्रेमिल गजल कोर्नुहुन्छ देश प्रेमका गजलहरू कोर्नुहुन्छ देशभक्तिले ओतप्रोत भएका शब्दहरू गजलमा उतार्नुहुन्छ समय सान्दर्भिक गजलहरू कोर्नुहुन्छ आजका हाम्रा श्रेष्ठ विशेषका श्रेष्ठ कृष्ण कुसुमले व्यवसायमा हामी एउटा गजल वाचन गर्छौँ त्यसपछि एउटा साङ्गीतिक गजल श्रवण गर्नेछौँ त्यसपूर्व कृष्ण कुसुमको यो अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु बिर्सु भन्छु उनकै याद पल पल आइदिन्छ बिर्सु भन्छु उनकै याद पल पल आइदिन्छ यी नयनभरि तस्बिर झलझल आइदिन्छ बिर्सु भन्छु उनकै याद पल पल आइदिन्छ यी नयनभरि तस्बिर झलझल आइदिन्छ सम्झना पनि साँझ बिहान जुन सुकै समय सम्झना पनि साँझ बिहान जुन सुकै समय हरदम छाइदिन्छ भनेर तल तल आइदिन्छ यी भरि तस्बिर झलझल आइदिन्छ मुटुमा झल झल्झिरह्यो सियो बनी घोचिरह्यो मुटुमा झल्झिरह्यो सियो बनी घोचिरह्यो सिरा धमनी हुँदै मनमा हलहल आइदिन्छ यी भरि तस्बिर झलझल आइदिन्छ नमेटिने दाग लाग्यो दिलभित्र छाप बस्यो नमेटिने दाग लाग्यो दिलभित्र छाप बस्यो आँसु बाँधेर आतिथहरू छल छल आइदिन्छ यी नयनभरि तस्बिर झल झल आइदिन्छ रक्त सञ्चार भएर बगेछिन् उनी नसा नसामा रक्त सञ्चार भएर बगेछिन् उनी नसा नसामा चोट लाग्दा रगत बनी कल कल आइदिन्छ बिर्सु भन्छु उनकै याद पल पल आइदिन्छ यी नयनभरि तस्बिर झलझल आइदिन्छ यी नयनभरि तस्बिर झलझल आइदिन्छ आदरणीय गजल मनहरू यो वसैमा त्यही मिठो गजल वाचन गयौँ शृङ्गारिक धारमा लेखिएको बिर्सु भन्छु उनकै याद पल पलाइदिन्छ यी नयनभरि तस्बिर झलझल आइदिन्छ अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ व्यवसायमा व्यवसायमा हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ प्रेम शान्तमको शब्दमा सुभाष सगमको स्वर सङ्गीतमा तबलामा साथ दिनुभएको छ अतुलले सल्काउन गाह्रो यो प्रितको आगो निभाउन गाह्रो यो प्रितको आगो यो साङ्गीतिक गजल व्यवसायमा हजुरहरूको निम्ति पेस गर्न चाहन्छु सल्काउन गाह्रो यो को आगो तलकाऊ नगारो यो प्रीत को आगो सलकाओ न गारो यो प्रीत को आगो निभाओ न गारो यो प्रीत को आगो आगो निभाओ न गारो यो प्रीत को आगो सलकाओ न गारो यो प्रीत को आगो भाव नगारो यो बहुत गाह्रो छ क्या हरेक मान्छे हरेक युवा आफ्नो प्रियतमलाई पर्खेर बसिरहेको हुन्छ कहिले भेट्छु म मेरो आफ्नो प्रियतमलाई भनेर संसारमा पनि र एउटा मिरा एउटा फकिर एउटा योगी आफ्नो प्रियतम त्यो परमात्माको खोजमा पनि हिँडिरहेको हुन्छ रामको नाम गाउँदै कृष्णको नाम गाउँदै अल्लाहको नाम गाउँदै जिजसको नाम गाउँदै हरेकले आफ्नो परमात्माको नाम अलग अलग राखेको छ हरेकले आफ्नो परमात्माको नाम लिएर हिँडिरहेको हुन्छ आज प्रीतम लुकिर बसे बसे बसेको तुझे परमात्मा ओ काच प्रीतम लुकिर बसेको बसेको लुकिर बसेको बसेको काच प्रीतम लुकिर बसेको काच प्रीतम लुकिर बसे को लुकिर बसे को लुकिर बसे को हो लुकिर बसे को लुकिर बसे को कहाँ प्रीतम लुकिर बसे को बसे को कहाँ प्रीतम लुकिर बसे को عم يا ولد ስራ ገድገናት ከሪክም ገንዘብ ኩን ዘማ तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो देवखुरीको पहिलो रेडियो रेडियो देवखुरी एफएम एक सय पाँच दशमलव आठ मेघार्ज हामी कार्यक्रम गजलपुञ्जको बसैमा बसिरहेका छौँ यतिखेर मलाई नेपथ्यबाट नेपथ्यबाट सृजनशील पुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ प्राविधिक सखा शरद सागर देवकोटाले भने मछु आवाजमा गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथवर आज हामी स्रष्टा विशेषमा रहेर चुनकोशी गाउँपालिका सिन्धुलीका मित्र कृष्ण कुसुमका गजलहरू वाचन गरिरहेका छौँ उहाँ हाल मलेसिया हुनुहुन्छ हाम्रो कार्यक्रमलाई सधैँ श्रवण गर्नुहुन्छ र आज आफ्ना गजलहरू पठन भएको छ स्रष्टा विशेषका लागि र हामी वाचन गरिरहेका छौँ आजको वषयमा कृष्ण कुसुमका गजलहरू यो वषयमा कृष्ण कुसुमको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जान्दैन भने गर्न सम्मान त्यो शिक्षा के शिक्षा पढेर भएन भने विद्वान त्यो शिक्षा के शिक्षा जान्दैन भने गर्न सम्मान त्यो शिक्षा के शिक्षा पढेर भएन विद्वान भने त्यो शिक्षा के शिक्षा डिग्री पास गरेर पनि तर उसको आफ्नै एउटा डिग्री पास गरेर पनि तर उसको आफ्नै एउटा छुट्टै रहेन भने पहिचान त्यो शिक्षा के शिक्षा पढेर भएन भने विद्वान त्यो शिक्षा के शिक्षा सर्टिफिकेट बोकी ऊ विदेशको यात्रा तय गर्छ सर्टिफिकेट बोकी विदेशको यात्रा तय गर्छ कसरी भयो त ऊ महान त्यो शिक्षा के शिक्षा पढेर भएन भने विद्वान त्यो शिक्षा के शिक्षा थाहा छ मादक पदार्थ मध्यपान, सेवन गर्नुहुन्न थाहा छ थाहा छ मादक पदार्थ मध्यपान, सेवन गर्नुहुन्न तर गर्दछ भने धुम्रपान त्यो शिक्षा के शिक्षा पढेर भएन भने विद्वान त्यो शिक्षा के शिक्षा नेपाली साहित्यको विद्यार्थी भएर पनि उसले नेपाली साहित्यको विद्यार्थी भएर पनि उसले बुझ्दैन भने त आख्यान त्यो शिक्षा के शिक्षा जान्दैन भने गर्न सम्मान त्यो शिक्षा के शिक्षा पढेर भएन भने विद्वान त्यो शिक्षा के शिक्षा आदरणीय गजल मनहरू पढेर विद्वान भएन भने मान्छेले पढेर पढे जस्तो व्यवहारमा उतार्न सकेन भने त्यो शिक्षा के शिक्षा पक्कै पनि त्यो गुरुद्व शिक्षा हुनेछ जसले हामीलाई कुनै रङ्ग र ढङ्गको जिन्दगी जिउन बाध्य बनाउँछ त्यसैले हामीले व्यवहारिक शिक्षा लिनुपर्छ र व्यवहारिक शिक्षाले हामीलाई व्यवहारमा दैनिक जीवनमा आइपर्ने पर्यायहरूलाई सहज तरिकाले निर्वाह गर्न मद्दत गर्नेछ यदि यस्तो शिक्षा हामीले दिन सक्यौँ भने पक्कै पनि हाम्रो जीवन सार्थक हुनेछ होइन र कृष्ण कुसुमजी पक्कै पनि यो बसाइमा म पुनः कृष्ण कुसुमको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु माया प्रेम मापन गर्ने थर्मोमिटर खोज्दैछु माया प्रेम मापन गर्ने थर्मोमिटर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु माया प्रेम मापन गर्ने थर्मोमिटर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु धोका पाउनु पूर्व पहिले थाहा पाउने यस्तो धोका पाउनु पूर्व पहिले थाहा पाउने यस्तो म यान्त्रिक मेसिन र इन्जिनियर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु माया होस् त लैला मजनु रोमियो जुलियो माया होस् त लैला मजनु रोमियो जुलियो अनि मुना मदन जस्तो प्रेम अमर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु स्वार्थी दुनियाँभन्दा धेरै पर प्रेमिल जोडी स्वार्थी दुनियाँभन्दा धेरै पर प्रेमिल जोडी मात्र रम्ने यस्तो एउटा छुट्टै सहर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु दलित जनजाति क्षेत्री बाहुन नेवार नभनी दलित जनजाति क्षेत्री बाहुन नेवार नभनी केवल मानवताको सिङ्गो एक थर खोज्दैछु माया प्रेम मापन गर्ने थर्मोमिटर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु आदरणीय गजल मनहरू अत्यन्तै मिठो अनि शृङ्गारी गजल वाचन गरी विषयमा कृष्ण कुसुमको माया प्रेम मापन गर्ने थर्मोमिटर खोज्दैछु प्रेम सफल बनाउने त्यो सफर खोज्दैछु भनेर भन्दै हुनुहुन्थ्यो आफ्ना गजलका शेरहरूमा जहाँ नपहुँचे रवि उहाँ पहुँचे कवि भन्छन् पक्कै पनि जुन चिज असम्भव छ ती चिजहरूलाई शब्दमा उतारेर सफल बनाउने काम कविहरूले गर्छन् र त्यही गर्नुभएको छ कृष्ण कुसुमले आफ्ना यी गजलहरूमा माया प्रेमलाई नाप्न सकिने यन्त्र थर्मोमिटरहरू इन्जिनियरहरू वैज्ञानिकहरू खोज्दै हुनुहुन्छ कसरी हुन्छ माया प्रेमलाई सफल बनाउनुपर्छ भनेर पक्कै पनि अत्यन्तै मिठो गजल वाचन गऱ्यौँ व्यवसायमा हामीले कृष्ण कुसुम सिन्धुली हाल मलेसियामा हुनुहुन्छ उहाँ सुनकोशी गाउँपालिका सिन्धुलीका मित्र हुनुहुन्छ साहित्य सिर्जना गर्न अत्यन्त रुचि राख्नुहुन्छ उहाँ गजल मुक्तकहरू कोर्नुहुन्छ सामाजिक सञ्जालहरूमा अत्यन्तै चर्चित पनि हुनुहुन्छ कृष्ण कुसुम आफ्ना गजलहरू पोस्ट गर्नुहुन्छ त्यहाँ हेर उहाँको एउटा संयुक्त गजल सङ्ग्रह पनि बजारमा आइसकेको छ सिन्धुलियन चौतारी संयुक्त गजल सङ्ग्रह उहाँको बजारमा आइसकेको एउटा प्रकाशित कृति हो यो कसैमा म पुनः कृष्ण कुसुमको अर्को गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हजुरको यादमा हर रात बिहानी हुन्छ प्यारी भन्छन् हजुरको यादमा हर रात बिहानी हुन्छ प्यारी भन्छन् बगेर आँसु भिजेको मेरो सिरानी हुन्छ प्यारी भन्छन् फर्कनु खाडीबाट स्वदेश कति गर्नुहुन्छ दुःख त्यहाँ फर्कनु खाडीबाट स्वदेश कति गर्नुहुन्छ दुःख त्यहाँ हजुर आउँदा सुक्या मेरो जवानी हुन्छ प्यारी भन्छन् बगेर आँसु भिजेको मेरो सिरानी हुन्छ प्यारी भन्छन् गरौँला दुःख सँगै रमाउला गाउँ गाउँबेसी उकाली ओह्रालीमा गरौँला दुःख सँगै रमाउला गाउँ गाउँबेसी उकाली ओह्रालीमा आउनु मातृभूमि आफ्नै मनोमानी हुन्छ प्यारी भन्छन् बगेर आँसु भिजेको मेरो सिरानी हुन्छ प्यारी भन्छन् पत्थर फोरेर सुन निकाल्नु छ यही भूमिमा अब हामीले पत्थर फोरेर सुन निकाल्नु छ यही भूमिमा अब हामीले जे भयो बिर्सनुस् गल्ती अन्जानी हुन्छ प्यारी भन्छन् बगेर आँसु भिजेको मेरो सिरानी हुन्छ प्यारी भन्छन् दुःख सँगै बाटौँला खुसीका साथ रमाउला हाम्रो मायामा दुःख सँगै बाँडौला खुसीका साथ रमाउला हाम्रो मायामा अब त फर्कनुहोस् घरमा प्रेम निशानी हुन्छ प्यारी भन्छन् हजुरको याद हर रात बिहानी हुन्छ प्यारी भन्छन् बगेर आँसु भिजेको मेरो सिरानी हुन्छ प्यारी भन्छन् बगेर आँसु भिजेको मेरो सिरानी हुन्छ प्यारी भन्छन् अह आदरणीय गजल मनहरू अत्यन्तै मिठो गजल यो वसैमा वाचन गऱ्यौँ आफ्नो प्रेयसीलाई सम्झेर प्रवासबाट लेख्नु भएको छ प्रेयसीले यस्तो भन्छन् होला भनेर कल्पना गर्नुभएको होला आजका हाम्रा श्रेष्ठा विशेषका श्रेष्ठा कृष्ण कुसुमले हजुरकै यादमा हर रात बिहानी हुन्छ प्यारीले भन्छन् बगेर आँसु भेजेको सिरानी हुन्छ प्यारीले भन्छन् प्यारीका दुःख पीडा गुनासाहरू गजलका शेरहरूमा उतार्नु भएको थियो शीर्षाब्दी शाब्दी गजलपछि हामी एउटा साङ्गीतिक गजल श्रवण गर्छौँ यो विषयमा अघि श्रवण गर्दा गर्दै बाँकी राखिएको गजलांश हामीसँग थाँती नै छ सल्काउन गाह्रो यो प्रितको आगो निभाउन गाह्रो यो प्रितको आगो प्रेम सान्तामको शब्दमा तबलामा साथ दिनुभएको छ रामतुलले र स्वर सङ्गीत दिनुभएको छ सुभाष सगमले व्यवसायमा सल्काउन गाह्रो यो प्रितको आगो निभाउन गाह्रो यो प्रितको आगोको बाँकी गजलांश मृत्यु यो मन यो मन प्रेममा कोही मरेको हुन्छ नि प्रेममा कसैले मृत्युवरण गर्छ कसैको यादमा मुनाको यादमा मदनले देह त्याग गरे र एउटा त्यो परमात्माको प्रेम त्यो प्रेममा पनि कसैले फेरि मृत्यु गर्दछ तर शरीरको मृत्यु होइन त्यो अहमको मृत्यु त्यो म भावको मृत्यु को कुरा से यहाँ मिठो स्मृति मृत्यु अब यति पवित्र हुन्छ नि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गजलपुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो देउखुरीको पहिलो रेडियो रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेगाहरू र तपाईँले हामीलाई यतिखेर इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत एकैछिनपछि दस पन्ध्रमा तपाईँले पुनः प्रसारण सुन सक्नुहुनेछ आज हामी स्रष्टा विशेषमा रहेर सुनकोशी गाउँपालिका सिन्धुलीका मित्र कृष्ण कुसुमका गजलहरू वाचन गरिरहेका छौँ साहित्य सिर्जनामा अत्यन्तै रुचि राख्ने शिक्षालाई दस जोड दुईसम्ममा पुर्याइसक्नु भएको छ आजका हाम्रा स्रष्टा विशेषका स्रष्टा कृष्ण कुसुमले आज हामी यिनै स्रष्टाका गजलहरू वाचन गरिरहेका छौँ हामी कार्यक्रमको आखिरी आखिरीतिर पनि आइपुगेका छौँ व्यवसायमा म कृष्ण कुसुमको यो गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु कसैलाई रुने बनाई कसैलाई हँसाएर गई कसैलाई रुने बनाई कसैलाई हँसाएर गई डोली चढी भित्र मन्द मुस्कुराएर गई कसैलाई रुने बनाई कसैलाई हँसाएर गई डोली चढी भित्र मन्द मुस्कुराएर गई मुहारमा प्रष्ट झल्किन्थ्यो नारी सुलभ भाव मुहारमा प्रष्ट झल्किन्थ्यो नारी सुलभ भाव मन्द मुस्कुराइ झै गई हल्का लजाएर गई डोली चढी घुमटो भित्र मन्द मुस्कुराएर गई क्षणभरमै धरती आकाश भयो हाम्रो माया क्षणभरमै धरती आकाश भयो हाम्रो माया एक चिम्टी सिन्दुरले सिउँदो रङ्गाएर गई डोली चढी घुम्टोभित्र मन्द मुस्कुराएर गई भगवान साँची राखी खाएका बाचा कसम भगवान साँची राखी खाएका बाचा कसम तोडी आज पराएको हात उसले समाएर गई डोली चढी घुमको भित्र मन्दा मुस्कुराएर गई कृष्ण कुसुमको जीवनलाई उजाड गराएर कृष्ण कुसुमको जीवनलाई उजाड गराएर कहिले पनि नदेखेकोलाई आफ्नो बनाएर गई कसैलाई रुने बनाई कसैलाई हँसाएर गई डोली चढी घुमको भित्र मन्द मुस्कुराएर गई डोली चढी घुमको भित्र मन्द मुस्कुराएर गई अह आदरणीय गजल मनहरू कसैलाई रुने बनाई कसैलाई हँसाएर गई डोली चढी घुमको भित्र मन्द मुस्कुराएर गई मन परेको मान्छे नपाउँदा मन परेको मान्छे अर्कैसँग रमाएर जाँदा अत्यन्तै हुने पीडा यहाँले आफ्ना गजलका शेरहरूमा उतार्नु भएको छ जब आफूलाई आफ्नै प्रेमिकाले धोका दिन्छ अनि यस्तै यस्तै गजलहरू फुर्छन् होला सायद हैन र कृष्ण कुसुमजी पक्कै पनि आजको बसैमा हामीले वाचन गऱ्यौँ कृष्ण कुसुमका गजलहरू आजको बसाइमा आफ्नो अमूल्य गजलहरू पठाएर सहयोग गर्नुहुने सुनकोशी गाउँपालिका सिन्धुलीका स्रष्टा कृष्ण कुसुमलाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु तपाईँको साहित्यिक यात्रा निरापछिन्न रहोस् आगामी दिनहरूमा अझ मिठा मिठा गजलहरू कोर्न सफल हुनुहोस् सबैको मनलाई छुन सक्ने खालका गजलहरू लेख्न सफल हुनुहोस् तपाईँको कलम अझ निखारियोस् तपाईँको सफल जीवनको यात्राको कामना गर्दै तपाईँले आजको बसेबाट बिदा गर्न चाहन्छु आदरणीय गजल मनहरू आजको बसाइमा हामीले वाचन गऱ्यौँ कृष्ण कुसुमका गजलहरू तपाईँलाई उहाँका गजलहरू के कस्ता लागे जस्तो लागे त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला उहाँलाई तपाईँले सम्पर्क गर्नका लागि सामाजिक सञ्जाल फेसबुकमा गएर कृष्ण कुसुम भनेर खोज्न सक्नुहुन्छ र उहाँलाई तपाईँले आजका गजलहरू सुनिसकेपछिका प्रतिक्रियाहरू दिन सक्नुहुन्छ तपाईँ पनि यसरी नै आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने तपाईँले हामीलाई पत्राचार गर्नुपर्ने हुन्छ हाम्रो ठेगाना रहेको छ पत्राचारका लागि रेडियो कार्यक्रम गजलपुञ्ज रेडियो देउखुरी एफएम एक सय पाँच दशमलव आठ मेघार्ज राप्ती अञ्चल दाङ देउखुरी लमाही यही ठेगानामा आफ्नो पत्र पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा गएर हामीलाई खोज्न सक्नुहुन्छ रेडियो कार्यक्रम गजलपुञ्ज भनेर जहाँ तपाईँले बयालिस सयभन्दा बढी मित्रहरूले लाइक गरिसकेको एउटा सामाजिक सञ्जाल फेसबुक पेज भेटिनेछ त्यहाँ गएर तपाईँले लाइक गर्नुहोला र तपाईँले सोही पेजको म्यासेजमा आफ्ना नौवटा गजल र आफ्नो बारेमा पुरा पुरा जानकारी पठाउनुहोला आउँदो श्रृङ्खला तिज विशेष रहने हुँदा तिज विशेष गजलहरू पठाउन नबिर्सनुहोला भन्दै र तपाईँले हाम्रो यो श्रृङ्खला यतिखेर सुन्न छुट्नु भएको छ भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ त आदरणीय गजल मनहरू यिनै जानकारीहरू यिनै भलाकुसारीहरू सँगसँगै अब भने हामी छुटिनुपर्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्नुहुने पर्दापारीका प्राविधिक सखा शरद सागर देवकोटालाई हृदयदेखि आभार प्रकट गर्दै आजको बसेबाट ओझेलिन्छ पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल ढोका सुकुले हेर्नुहोस् न कतै खोला पो कि बर्सातको मौसम छ गर्मीको मौसम छ आफ्नो ख्याल गर्नुहोस् राति तिर्खा लाग्न सक्छ करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ औषधि खान बिर्सनु भयो कि औषधि खानुहोस् तपाईँको बाँकी पाल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सिर्जनशीला आकारतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आजका श्रेष्ठ विशेषका श्रेष्ठ सुनकोशी गाउँपालिका सिन्धुलीका मित्र कृष्ण कुसुमको यो गजल वाचन गर्दै बिदा हुन्छु जसलाई आफ्नो सोच थिए उनी नै दूर भइदियो किन हाम्रो माया यति धेरै सुमधुर भइदियो जसलाई आफ्नो सोच्थे उनी नै दूर भइदियो किन हाम्रो मायामा यति धेरै सुमधुर भइदियो थियो चाहना जिन्दगीमा सँगै जिउने रम्ने थियो चाहना जिन्दगीमा सँगै जिउने रम्ने सदाको लागि छुटिनुपर्ने मजबुर भइदियो किन हाम्रो माया यति धेरै सुमधुर भइदियो मानस पटलबाट निस्कन सकेन अझै पनि मानस पटलबाट निस्कन सकेन अझै पनि बिर्सन खोज्दछु झन् बढी कोहिनूर भइदियो किन हाम्रो माया यति धेरै सुमधुर भइदियो नयनले खुल्ला आकाशमा खोज्दै हुनेलाई नयनले खुल्ला आकाशमा खोज्दै हुनेलाई भाउतारिँदै घुम्दै फिर्दै यो मन बेकसुर भइदियो किन हाम्रो माया यति धेरै सुमधुर भइदियो उनकै अभावमा कृष्ण कुसुम कल्पिरह्यो उनकै अभावमा कृष्ण कुसुम कल्पिरह्यो सम्झनाको लहर सदा सर्वदा भरपूर भइदियो जसलाई आफ्नो सोच्थे उनी नै दूर भइदियो किन हाम्रो माया यति धेरै सुमधुर भइदियो किन हाम्रो माया यति धेरै सुमधुर भइदियो नमस्कार जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी